धन सप्तरीमा पनि आगामी दस गते नै प्रतिनिधि छनौट को निर्वाचन हुनेछ आगामी असार उन्नाइस गतेदेखि काठमाडौँमा सुरु हुने एमालेको नव महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि चुनिएका छन् कार्यगत एकताको लागि एकजुट भएका एकीकृत माओवादी सहित पाँच कम्युनिस्ट पार्टीको संयुक्त बैठक अहिले बसिरहेको छ बैठक ए माओवादी पार्टी कार्यालय कोटेश्वरमा बसिरहेको हो बैठकले राजनैतिक एजेन्डाका आधारमा तत्कालका लागि हुन लागेको कार्यगत एकताका लागि गठन हुन लागेको मोर्चाको नाम र क्षेत्राधिकार तोक्नेछ अहिलेलाई कार्यगत एकता र पछि एक पार्टी बनाउने उद्देश्यका साथ ए माओवादी नेकपा माओवादीसहित पाँच कम्युनिस्ट पार्टीले मोर्चा गठन गर्न लागेका हुन् बैठकमा ए माओवादी अध्यक्ष प्रचण्ड नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य नेकपा माओवादीका संयोजक मातृका यादव क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापा र नेकपा एकीकृतका परि थापा सहभागी छन् बैठकमा ए माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको संयुक्त राजनैतिक मोर्चा वा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले अगाडि सारेको संयुक्त राजनैतिक सङ्घर्ष समितिमध्ये एउटा नामलाई टुङ्गो लगाइनेछ भोलि हुने सभा सदस्य उपनिर्वाचनमा मतदाता परिचय पत्र नलिई उपस्थित हुनेहरूले पनि मतदान गर्न पाउने भएका छन् परिचय पत्र नभए अन्य परिचय पत्र खुल्ने प्रमाणित कागजातको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ फोटोसहितको मतदाता नावलीमा नाम रहेको तर मतदान गर्न परिचय पत्र नभएको अवस्थामा मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेल खाने कुनै पनि परिचय पत्रका आधारमा भोट हाल्न दिइनेछ प्रवक्ता महेश्वरी नेउपानेले नेपाली नागरिकताको प्रमाणपत्र वा जग्गा धनी प्रमाणपत्र वा सवारी चालक अनुमति पत्र वा नेपाल सरकार र सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका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 दिउँसो काठमाडौँमा विशेष कार्यक्रम गर्दैछ चालिसजना कलाकारले विभिन्न प्रस्तुति दिने कार्यक्रममा साङ्गीतिक क्षेत्रका चारजना व्यक्तित्वलाई सम्मान गरिँदैछ वरिष्ठ गीतकार रत्न शमशेर थापा सङ्गीतकार दीपक जङ्गम गायिका मीरा राणा र वाद्यवादक नर्बो सेरिङलाई सम्मान गरिने सङ्घका सचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो नेपाली राष्ट्रिय सङ्गीतको दिग्ग विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परम्परागत नेपाली मौलिक सङ्गीतको पहिचान एवं प्रवर्धन गर्न प्रतिबद्ध रहेको सङ्गीतकर्मीहरूले बताएका छन् थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको सोह्रौँ स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरिँदैछ विष्टको जन्मतलो मकवानपुरको पालुङ उपत्यकामा पनि विभिन्न कार्यक्रम गरेर उहाँको सम्झना गरिँदैछ विक्रम सम्बत उन्नाइस सय नब्बे पुस छब्बिस गति दामन घरती खोलामा जन्मनुभएका विष्टको दुई हजार छप्पन्न साल असार सात गते काठमाडौँमा निधन भएको थियो विष्टले दुई हजार अठाइस साल तिर मकवानपुरको उत्तरी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 तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर पानी पर्ने महाशाखाको भनाइ छ मौसम हेरिसप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो खेल समाचार इङ्ल्यान्ड छप्पन्न वर्षपछि विश्वकप फुटबलको पहिलो चरणबाट बाहिरिएको छ समूह डीको गैराती भएको खेलमा इटलीलाई एक शून्यले हराउँदै कोस्टारिका अन्तिम स्वरमा पुगेपछि यो समूहको इङ्ल्यान्ड विश्वकपबाट बाहिरिएको हो यसअघि इङ्ल्यान्ड सन् उन्नाइस सय अन्ठाउन्नको विश्वकपमा समचरणबाट घर फर्किएको थियो इङ्ल्यान्ड यो समूहमा इटली र उर्गवेसित पराजित भएको थियो अब यो समूहका इटली र उर्गवे हुने खेलले विजेता अन्तिम स्वरमा पुग्नेछ कोस्टारिकालाई अन्तिम स्वरमा पुर्याउनका लागि कोस्टारिकाका लागि पहिलो हाफ सकिन लाग्दा ब्रायन रोइजले हेडमार्फत गोल गरेका थिए उनले हेडमार्फत हानेको बल पोलमा ठुकेर गोल लाइनभित्र बान्स हुँदै बाहिरिएको थियो पछि गोल लाइन प्रविधि मार्फत त्यो बल गोल भएको पुष्टि भयो चौथो पटक विश्वकप खेलिरहेको कोस्टारिका दोस्रो पटक अन्तिम स्वरमा पुगेको हो यसअघि सन् उन्नाइस सय नब्बेमा कोस्टारिका अन्तिम स्वरमा पुगेको थियो इटालीले कोस्टारिकालाई हराएको भए इङ्ल्यान्डको अन्तिम स्वरमा पुग्ने सम्भावना कायम रहन्थ्यो त्यसैले इङ्ल्यान्डका खेलाडीले कोस्टारिका र इटली बीचको पुरा खेल होटलमै टेलिभिजनमा हेरेका थिए इङ्ल्यान्ड यो विश्वकपबाट बाहिरिने चौथो टिम बनेको छ अहिलेसम्म समूह एको क्यामरुन समूह को अस्ट्रेलिया र स्पेन बाहिरिएका हुन् अन्तिम स्वरमा पुग्ने कोस्टारिका चौथो टिम हो नेदरल्यान्ड चिली र कोलम्बिया यसअघि नै अन्तिम स्वरमा पुगेका थिए यसैबीच फ्रान्सले विश्वकप फुटबलमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ फ्रान्सले आज बिहान सकेको खेलमा स्विजरल्यान्डलाई पाँच दुई गोलन्तरले पराजित गर्दै प्रिक्वार्टर क्वार्टर फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ समयको आफ्नो पहिलो खेलमा फ्रान्सले होन्डुरसलाई तिन शून्यले हराएको थियो यस्तै इनर भ्यालेन्सिया एक्लले दुई गोल गरेपछि विश्वकप फुटबलमा इक्वेडरले हुन्डुरसलाई हराएको छ आज बिहान भएको खेलमा होन्डुरसलाई दुई एकले हराउँदै इक्वेडरले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ सबैले दुई खेल खेलिसकेको र यो समूहमा फ्रान्सको छ अङ्क छ स्विजरल्यान्ड र इक्वेडरको समान तीन अङ्क रहेको छ यसैबीच विश्वकप फुटबल अन्तर्गत आज राति समूह एफ र झिका खेलहरू हुँदैछन् समूह एफको दोस्रो चरणको खेलमा राति पाउने दस बजे अर्जे अर्जेन्टिना र इरान भिड्दैछन् अर्जेन्टिनाले पहिलो खेलमा नवप्रवेशी टिम बोस्ने हर्ज गोभिनालाई दुई शून्यले हराएको थियो विश्वकप अन्तर्गत समूह जीको खेलमा राति पाउने एक बजे जर्मनीले घानाको सामना गर्दै गर्दैछ पहिलो खेलमा पोर्चुगललाई चार शून्यको फराकिलो अन्तरले हराएसँगै जर्मनी नेदरल्यान्ड्सपछि उपाधिको प्रमुख दावेदार भएको अड्कल गरिएको छ थोमस मुलरले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेसँगै जर्मनी निकै फर्ममा रहेको देखिन्छ बहुप्रतिष्ठित खेलाडीका रूपमा रहेका मिरोस्लाभ क्लोज घाना विरुद्ध मैदानमा उत्रँदै कीर्तिमानी गोल गर्ने अपेक्षा गरिएको छ यता घाना अमेरिकासँग दुई एकले पराजित भएको थियो विश्वकप अन्तर्गतसम्म एफको दोस्रो चरणको अन्त्य अन्तिम खेलमा भोलि बिहान पाउने चार बजे नाइजेरिया र बोस्निया गोभिना भिड्दैछन् नाइजेरिया तुलनात्मक रूपमा बलियो एवं अनुभवी टिम भए पनि पहिलो खेलमै अर्जेन्टिनासँग दुई एकको सम्मानजनक हार बिहोरेको बोस्निया गोभिनाले कडा टक्कर दिने अनुमान गरी गर्न सकिन्छ यो खेलमा पराजित भए नाइजेरियाको दोस्रो चरण प्रवेशको सम्भावना कमजोर हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमाले नव महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्दै कार्यगत एकताका लागि एमावादसहित पाँच कम्युनिस्ट पार्टीको बैठक जारी विश्व सङ्गीत दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको सोह्रौँ स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरिँदै र इङ्ल्यान्ड छप्पन्न वर्षपछि विश्वकप फुटबलको पहिलो चरणबाट बाहिरियो फ्रान्सको दोस्रो जित आज आज अर्जेन्टिना र इरान भिड्दै अवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनु